बस्ने कोयली चरी भन्छ को हो को हो वनमा बस्ने कोयली चरी भन्छ है को हो को हो छैन है अर्को यो गाउँ घरको एउटैमा झिल्के मै हो छैन है अर्को यो गाउँ घरको एउटैमा झिल्के मै हो नाचिने नानी नानी नानी

माया दिल माया जुन झुम्केरी छाया माया नचाउने फुल माया दिल माया जुन झुम्केरी छाया माया नचाउने नाचिदेऊ नानी नानी नाची

यो झिल्के आयो जोडा है खोज्दै लौ बस होस् गरे नाचिदेऊ नानी नानी नाचिदेऊ नारुली कमर नाचिदेऊ